नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल राष्ट्रपति डाक्टर रामवरण यादव र नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजबीच भेटवार्ता भएको छ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपाल भारतबीच हुन लागेका विभिन्न सम्झौताहरूका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ तीन दिने नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौँ आइपुग्नु भएकी भारतीय विदेश मन्त्री स्वराजले आजै संविधान सभाका अध्यक्ष सुभाष नेङमाङ र प्रमुख प्रतिपक्षी दलका नेता तथा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नु भएको छ उहाँले अबको केही बेरमै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्नुहुने कार्यक्रम तय भएको छ प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हुने सबै सम्झौता नेपालको हितका पक्षमा नै गरिने बताउनु भएको छ नेपाल भारतका बीच शुरू भएको संयुक्त आयोगको बैठक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा दुवै माओवादीका अध्यक्षका बीच भएको छलफलमा प्रधानमन्त्री कोइरालाले सबैको सुझाव र सहमतिबाट मात्रै सरकारले हस्ताक्षर गर्ने विश्वास दिलाउनु भएको छ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको छलफलमा ए नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले लामो समयपछि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेकाले जे जति सम्झौता हुन्छन् ती सबै दलीय सहमतिको आधारमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ त्यस्तै नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पनि हतारमा सरकारले कुनै सम्झौता गर्न नहुने र गरिने विभिन्न सम्झौताहरूको सबै दलसँग बसेर गृह गरेपछि मात्रै सम्झौता गर्न सुझाव दिनुभएको छ ए नेकपा माओवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा बाहिर रहेका दलहरूको सहमतिमा संविधान जारी हुने बताउनु भएको छ उहाँले नेकपा माओवादी लगायतका संविधानसभा बाहिर रहेका सबैलाई समेटेर तोकिएकै समयमा नै संविधान निर्माण हुने दावी पनि गर्नु भएको छ आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बाह्र बुधे सहमति वृहत शान्ति सम्झौता तथा विभिन्न मोर्चाहरूसँग भएको सम्झौता अनुसार आगामी माघ आठ गते संविधान जारी हुने विश्वास व्यक्त गर्नु भएको छ निर्माणको काम द्रुत गतिमा अगाडि बढ़िरहेको जानकारी गराउनुहुँदै भट्टराईले विभिन्न एक सय भन्दा बढ़ी मुद्दामा दलहरूबीच सहमति भइसकेको पनि बताउनु भएको छ विभिन्न दलहरू मिलेर बनाएको मोर्चाले संविधान निर्माण प्रक्रियामा असर नपर्ने उल्लेख गर्दै विचार मिल्ने दलहरूबीचको मोर्चाले संविधान निर्माण प्रक्रियामा झन सहजता थप्ने भट्टराईले तर्क गर्नुभयो संविधान निर्माण तथा संविधान निर्माणमा देखिएका समस्या समाधानका विषयमा ए नेकपा माओवादीले भोलिदेखि छलफल थाल्ने भएको छ ए माओवादीले संविधान सभा बाहिर रहेका दलसँग संविधान निर्माणमा देखिएका विवादका बारेमा दलगत छलफल शुरू गर्ने भएको हो भोलि संविधान सभा बाहिर रहेको मुख्य दल वैद्य नेतृत्वको नेकपा माओवादीसँग संविधान निर्माण तथा संविधान सभामा सहभागी बनाउने विषयमा छलफल गर्ने पार्टी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभएको छलफलमा हालै गठन भएको कम्युनिष्टहरूको मोर्चाका आगामी दिनमा गरिने काम एजेण्डा लगायतका बारेमा पनि छलफल गर्ने बताइएको छ इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएका छन् अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आज बिहान आठ बजेदेखि नै युद्धविराम शुरू भएको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र हमास विद्रोहीलाई कम्तीमा सात दिन युद्ध विराम गर्न आग्रह गर्नुभएको थियो बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्धविरामको समय लम्ब्याउने प्रयास भने जारी रहेको अधिकारीको भनाइ छ अमेरिकी विदेश मन्त्री केरीले आफूहरूसँग वार्ताका लागि आधारभूत कुराहरू तयारी अवस्थामा रहेको र सोही अनुरूप दुवै पक्षलाई सहमतिका लागि आग्रह गरिएको पनि जानकारी दिनुभएको छ र अस्ट्रेलियाले पौडीको चार सय मिटर फ्री स्टाइल रिलेमा नयाँ रेकर्ड कायम गरेको छ राष्ट्रमण्डल खेलमा अस्ट्रेलियन खेलाड़ीले तीन मिनट तीन दशमलव चौवालिस सेकेन्डको नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक जितेका छन् यस्तै महिलाको पारा स्विमिङतर्फ एक सय मिटर फ्री स्टाइलमा अमेरिकी ब्याटिसन इलियोर्सले नयाँ विश्व रेकर्ड कायम गरेकी छिन् उनले एक मिनट पाँच दशमलव बत्तीस सेकेन्डको नयाँ कीर्तिमान बनाएकी हुन् यो सँगै राष्ट्रमण्डल खेलको पदक तालिकामा आज बिहानसम्म दोस्रो स्थानमा रहेको छ हवस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी रुपियाँ दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lines Narayangarh phone